गलकोट स्क्वायर हाउसको पहिलो तला गलकोट बागलुङ अब समाचार विस्तारमा विघटित संसद कुनै पनि हालतमा पुनः स्थापना हुनुपर्ने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताउनु भएको छ राष्ट्रिय जनमोर्चा बागलुङले गलकुतमा आयोजना गरेको संसद विघटन विरुद्धको विरोध सभालाई सम्बोधन गर्दै केसीले प्रधानमन्त्री ओलीको अप्रजातान्त्रिक असंवैधानिक कदम विरुद्ध नेपाली जनताको आन्दोलन र दबावबाटै नै सांसद पुन स्थापना हुने बताउनु भयो पूर्व उप प्रधानमन्त्री समेत रहनुभएका केसीले जनता नै देशको निर्णायक शक्ति भएकोले नेताको कदमले मात्र केही नहुने बताउँदै पार्टीको अन्तर्द्वन्दका कारण असंवैधानिक अप्रजातान्त्रिक रूपमा गरिएको संसद विघटन नेपाली जनताले कुनै पनि हालतमा मान्ने नहुने बताउनुभयो उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले असंविधानमा संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको बताउनुभयो प्रधानमन्त्री ओलीले बेमौसममा चुनाव गराउँदा आर्थिक रूपमा देश नै समस्या हुन्छ अध्यक्ष केसीले भन्नुभयो विकास बजेट कटाएर चुनाव गराउँदा युवा देश भर्खालोमा जान्छ सरकारले युवाले रोजगारी दिनुपर्नेमा उल्टो विदेश जान प्रेरित गरेको केसीको केसीले आरोप लगाउनुभयो भारतले मिचीको नेपालको लिपुलेक लिम्पिया धुरा र कालापानी भूमि फिर्ता गर्नको लागि भारतले आनाकानी गरेको बताउनुभयो ओलीले हाम्रो आफ्नो पार्टीको कुरा नमान्दा अहिले राजनीतिक अस्थिरता आएको बताउँदै ओलीले गर्ने नहुने काम काम गरेको बताउनु केसीले बताउनुभयो भारतले नेपाललाई हिन्दू राज्य बनाउन चाहेको र राजा फर्काउने नियतका कारण कुटिल राजशाला चलेको केसीको आरोप छ भारतको इसारामा अहिलेको सरकार चलेको भन्दै संविधान जारी गर्ने बेलामा ओली प्रचण्डले राम्रो अडान राखे कायम राखे पनि अहिले बिस्तारै भारतको प्रभावमा सरकार पर्न थालेको पूर्व उप प्रधानमन्त्री केसीको रहेको थियो केसीले नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पार्टीको निर्णयले नमानेर भारतको पक्षमा लागेको बताउँदै भारतकै इसारामा संसद विघटन गरेको समेत आरोप लगाउनुभयो उहाँले कुनै पनि पनि देशको विकास र परिवर्तनको लागि त्यस देशका जनता जनताको चेतनामा विकास हुनुपर्ने भन्दै कुनै पनि पार्टीको व्यक्ति हेरेर भोट हाल्नुको सत्ता पार्टीको आचरण व्यवहार हेरेर आफूले मतदान गरेमा मात्र देशमा परिवर्तन सम्भव भएको बताउनुभयो केसीले वर्तमान दुई तिहाईको सरकारले नेपाली जनताको समस्या समाधान गर्न नसकेको समेत बताउनुभयो केसीले नेताले सत्ता र शक्तिमा पुगेपछि जनतासँग गरेका बाचा पूरा गर्नुको सत्ता आफ्नो दुनो सोझाउनतर्फ लागि अघि परेको नै परेकोले नै देशमा वर्तमान अवस्था सिर्जना भएको समेत बताउनुभयो विकसित देशमा नेताले गल्ती गरे जनताले सजाय दिने भए पनि नेपालमा भने त्यसको विपरीत भएकोले नेपाली जनताले दुःख पाएको बताउनुभयो कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गाना राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा अखिल नेपाल युवक संघका केन्द्रीय सल्लाहकार तिलक थापा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार बेदिलाल सापको तथा अखिल नेपाल शिक्षक संघ केन्द्रीय सदस्य सुनमाया ढकाल लगायतले मन्तव्य राख्नु भएको थियो जनमोर्चाद्वारा आयोजित विराज सभाको अवसरमा जी पार्कबाट सुरु भएको रयालीले लोकतन्त्र चोक हुँदै गणतन्त्र चोकबाट पूर्ण जी पार्कमाईको सभामा परिरत भएको थियो कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले सांस्कृतिक प्रस्तुति समेत राखेका थिए कार्यक्रम राष्ट्रिय जनमोर्चा गलकुट नगर अध्यक्ष टङ्क केसीको अध्यक्षता राष्ट्रिय जनमोर्चा गलकुटका सदस्य तथा अखिल नेपाल महिला संघ गलकुटका अध्यक्ष देवी खत्रीको स्वागत तथा राष्ट्रिय जनमोर्चा बागलुङका सचिव हेमलाल पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो गण्डकी प्रदेश प्रथम मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल छनौट प्रतियोगिता गलकोटमा सम्पन्न भएको छ कार्यक्रमको समापनको अवसरमा बोल्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले भलिबल खेललाई संस्थागत रूपमा विकास गर्नुपर्ने बताउनुभयो उहाँले राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने उद्घोषका उद्घोषका साथ सञ्चालन हुने खेलकुदमा खेलाडीहरूले अनुशासित रूपमा आफ्नो क्षमता प्रस्तुत गर्नुपर्ने बताउनुभयो उहाँले सरकारले राष्ट्र चिनाउने माध्यमको रूपमा खेलकुदलाई आत्मसात गरेकोले खेलाडी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताउनुभयो खेलाडी राष्ट्रका गहना हुन् नगर प्रमुख गैरीले भन्नुभयो खेलमा अनुशासन देखाउनु खेलाडीको जिम्मेवारी र कर्तव्य हो उहाँले जिल्लाका विभिन्न पालिकाबाट सहभागी भई आफ्नो कला तथा क्षमता प्रस्तुत गरी छनौटमा पर्ने खेलाडीलाई अग्रिम शुभकामना समेत व्यक्त गर्नुभयो छनौट प्रतियोगितामा बागलुङ नगरपालिका बाहेक अन्य नौवटा स्थानीय पालिकाको तर्फबाट सहभागिता जनाएको पुरुष भलिबलतर्फ गलकुट नगरपालिका प्रथम ताराखोला गाउँपालिका द्वितीय भएको जिल्ला भलिबल संघले जनाएको छ त्यस्तै महिला भलिबलतर्फ ताराखोला गाउँपालिका प्रथम धुडपाटन नगरपालिका द्वितीय भएको राष्ट्रिय रेफ्री राजन कार्कीले जानकारी दिनुभयो छनौट प्रतियोगिता सम्पन्न भएसँगै उत्कृष्ट खेलाडीको छनौट भएकोले केही दिनमै उक्त छनौटमा पर्ने खेलाडीहरूको सार्वजनिक गरी आगामी फागुन चार गतेदेखि हुने प्रथम मुख्यमन्त्री कप महिला मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको लागि अभ्यास खेलहरू सञ्चालन गर्ने जिल्ला भलिबल संघका अध्यक्ष यामशिषले जानकारी दिनुभयो कार्यक्रम कार्यक्रम जिल्ला भलिबल सङ्घ बागलुङका अध्यक्ष याम श्रिजको अध्यक्षता उपाध्यक्ष यामु पैवीको स्वागत तथा सहकोषाध्यक्ष किशोर थापाको सञ्चालनमा सम्पन्न भएको थियो जय सन्तोषीमा प्राथमिक विद्यालय गलकुट नगरपालिका नम्बर तीन तल्लो लमाईको उन्चालिसौँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ कार्यक्रममा गलकुट नगरपालिका नम्बर तीनका वडा सदस्य रत्नकला अधिकारीले शिक्षा आधारभूत आवश्यकता रहेको बताउनुभयो उहाँले शिक्षक विद्यार्थी र अभिभावक बीच त्रिकोणात्मक सम्बन्ध कायम गरी शिक्षामा जोड दिनुपर्ने बताउनुभयो कार्यक्रममा गलकुट समाज जापानका उपाध्यक्ष तथा विद्यालयका पूर्व विद्यार्थी रविन अधिकारीले विद्यालयको खेल मैदान व्यवस्थापन गर्न बीस हजार सहयोग गरेकोले उहाँले सम्मान गरिएको थियो त्यस्तै स्वर्गीय जित स्मृति अक्षय कोषबाट पाँचजना र स्वर्गीय लक्ष्मी स्मृति कोषबाट तीनजना जेहेन्दार र दलित विद्यार्थीहरूले रकम प्रदान गरिएको थियो वार्षिक उत्सवमा गत वर्ष प्रथम द्वितीय र तृतीय हुने विद्यालयका विद्यालयमा दैनिक उपस्थित हुने विद्यालयमा उत्कृष्ट अङ्क ल्याउने र सरसफाइमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो त्यस्तै हिसाब एसपी किम skipping high jump long jump प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुनेलाई पुरस्कार वितरण गरिएको थियो त्यस्तै अभिभावक तर्फ फोर प्रतियोगितामा प्रथम हुनुहुने डम्बर कुमारी अधिकारीले पुरस्कार वितरण गरिएको थियो कार्यक्रममा विद्यालयका प्रधान हिमादेवी अधिकारीले विद्यालयको आय तथा प्रगति प्रतिवेदन प्रस्तुत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 नजानु ढुक्क भएर जानु न काठमाडौँमा रहेको प्यानकोलिङ ट्राभल्सले विदेशको जुनसुकै ठाउँमा जान र आउनको लागि बाह्र प्रतिशत छुटमा टिकटको व्यवस्था टुरिस्ट र डिपेन्डेन्ट भिजाको लागि सहजीकरण गर्नुका साथै यहीबाट विदेशमा होटल बुकिङको व्यवस्था लगायतका थुप्रै सुविधाहरू दिइरहेको छ नि सेवाहरू USA Europe UK Canada Japan Australia China South Korea South Africa Hong Kong Bharat Dubai Malaysia लगायतका देशहरूको जुनसुकै स्थानमा जान र आउनका लागि बाह्र प्रतिशत छुटका साथ टिकटको व्यवस्था helicopter charter special holiday package राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सँगै होटल बुकिङ हवाई कारको मार्फत सामान ओसार पोसारको व्यवस्था डिपेन्डेन्ट तथा टुरिस्ट भिजाको लागि सहजीकरण गर्नुका साथै गाडी रिजर्भ को पनि व्यवस्था छ टिकट बुकिङको लागि सम्पर्क नम्बर मोबाइल अन्ठानब्बे पाँच एघार अठार आठ सय त्रिसठी फोन शून्य एक चार दुई तिन तिन नौ शून्य पाँच Suresh Khatri managing director Pangolin travels private limited Putali Sadak Kathmandu सस्तो सुलभ र सहज रूपमा अझै टिकट बुकिङ गरी फाइदा उठाउनुहोस् ए आइस त आइज आइज भित्रै आइज अँ आएँ ल हिँड्न ए एलसिडी फ्रिज भ्याकुम उफर अनि यस्तो राम्रो घडी पनि रहेछ अझ वासिङ मेसिन पनि आइज काठमाडौँबाटै मगाऊ होइन नि के को काठमाडौँबाट मगाउनु नि यही हटिया बजारमा रहेको एसबिआई इलेक्ट्रिक मार्टबाट ल्याएको नि त्यहाँ त कस्तो राम्रो राम्रो सामान पाइने रहेछ अनि होम डेलिभरीको पनि व्यवस्था रहेछ धेरै सजिलो भयो धेरै राम्रो छ नि यही सामानहरू ए हो सेवाहरू हामी कहाँ सम्पूर्ण कम्पनीका मोबाइल घडी क्यामेरा ल्यापटप म्युजिकल सामग्रीहरू घरयासी सामग्रीहरू fridge washing machine blender rice cooker heater kettle fan microwave geyser vacuum cleaner iron लगायत सम्पूर्ण ब्रान्डका घरयासी सामग्रीहरू तोकिएकै मूल्यमा पाइनुका साथै मर्मत एवं होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्कका लागि फोन नम्बर शून्य अडसठी चार बाह्र शून्य सन्ताउन्न मोबाइल अन्ठानब्बे पाँच छिहत्तर तेइस एक सय सत्र अन्ठानब्बे चार सतहत्तर शून्य छपन्न बत्तिस SBI electric mini mart bank road Galkot नगरपालिका तिन हटिया बजार गलकोट बागलुङ अर्कोट खबरमा छोटो व्यवसायिक विश्रामपछि फेरि खबरकै सिलसिला बागलुङ जिल्लाको बडीघाट गाउँपालिका निवासी एक गर्भवतीको हेलिकप्टर मार्फत उद्धार गरी पोखरा लगिएको छ सुत्केरी गराउनका लागि ढोरपाटन नगरपालिका स्थित बुर्तिबाङ स्वास्थ्य चौकी लगिए पनि अत्याधिक रक्तस्रावका कारण बुर्तिबाङ स्वास्थ्य चौकीले सुत्केरी गराउन नसकेपछि गर्भवतीको बडीघाट गाउँपालिकाको समन्वयमा हेलिकप्टर मार्फत उद्धार गरी गण्डकी अस्पताल पोखरा पठाइएको बडीघाट गाउँपालिकाका अध्यक्ष मेयर सिंह पाइजाले जानकारी दिनुभयो तत्कालै सुत्केरी नगराए गर्भवती र शिशु दुवैको ज्यान खतरामा रहेको स्वास्थ्य कर्मीले बताएपछि उद्धार गरिएको पाइजाको भनाइरहेको छ बडीघाट गाउँपालिका वार्ड नम्बर पाँच धैरेनी निवासी चौबिस वर्षीय शान्ता घिमिरेलाई बुर्तिबाङ स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रम अन्तर्गत उद्धार गरी पोखरा पठाइएको अध्यक्ष पाइजाले जानकारी दिनुभयो सिखाडा रक्षी क्षेत्रमा यो वर्षको दोस्रो हिमपात भएको छ हिमपात भएपछि कृषकहरू खुसी भएका छन् शुक्रबार दिउँसोदेखि सुरु भएको हिमपात शनिबारसम्म शनिबारसम्म रोकी शनिबारसम्म भएको थियो बागलुङमा ढोर पातन सिखाडा क्षेत्र लगायत जिल्लाको उच्च पहाडी क्षेत्रमा हल्का हिमपात भएको छ हिमपातले स्थानीय किसान खुसी भएका छन् भने सर्वसाधारणको जनजीवन प्रभावित भएको छ बिहिबार साँझदेखि मौसम परिवर्तन भई राति एक बजेदेखि धोरपातनमा हिमपात भएको शत्रुमर्दन गुल्म धोरपातनका गुल्मपति मोहन कुमार थापाले बताउनुभयो यसअघि पुष महिनामा पनि ढोरपातन सिकाडा रक्षा क्षेत्रमा सामान्य हिमपात भएको थियो ढोरपाटनमा हिमपात भएपछि पूर्तिबाङदेखि ढोरपाटन चल्ने यातायातका साधनहरू पनि राम्रोसँग चल्न सकेका छैनन् र गाउँपालिकाको पातिहाल्ने क्षेत्रमा भारी हिमपात भएको छ त्यहाँका किसानले बाहिर निस्कन समस्या हुँदा पशु चौपायाको हेरचाह प्रभावित भएको छ जैमिनी नगरपालिकाको डमेकमा हिमपात भएको छ उपाल्लो उपल्लो दमिकको गाँजा दहत क्षेत्रमा भारी हिमपात भएको जैमिनी नगरपालिका वडा नम्बर तिनका वडा अध्यक्ष वेदबहादुर सन्त्याले जानकारी दिनुभयो गोहिरेले डा गोहिरोले डाँडाहरू ढाकेको छ केटाकेटी र बुढाबुढीले सकस भयो सन्त्यालले भन्नुभयो हिजो पनि परेको हिउँ रोकिएको छैन सामान्य वर्षा समेत भइरहेको छ लामो समय पानी नपरेका कारण आत्तिएका किसानले भने राहतको सास फेरेको उहाँको भनाइ छ त्यस्तै ताराखोला गाउँपालिकाको उच्च भेगमा समेत हिमपात भएको छ बागलुङको बरेङ गाउँपालिकामा सञ्चालित प्राध्यापक नमुना कक्षा शिक्षण प्रभावकारी रहेको बताएका छन् गाउँपालिकाभित्रका दुई आधारभूत र सात माध्यमिक विद्यालयका कक्षा छ र सातमा प्रविधि कम्प्युटर प्रोजेक्ट कम्प्युटर प्रोजेक्टरयुक्त तरिकाले नमुना शिक्षण गर्नुपर्ने बरेङ गाउँपालिका र सर्वोदय क्याम्पस बीच भएको समझदारी अनुसार माघ अठार गतेबाट नमुना कक्षा शिक्षण सुरु भएको छ अहिलेसम्म लिएका नमुना कक्षा शिक्षणमा विद्यालय व्यवस्थापन समिति र विषय शिक्षकले प्रभावकारी रहेको बताएका छन् उनीहरूले प्रविधि मैत्री कार्यक्रम भएकाले विद्यार्थी आकर्षित भएको विषयवस्तुलाई प्रश्न पार्न सहयोग पुगेको विद्यार्थी कक्षामा शान्त र जिज्ञासु भएको धारणा व्यक्त गरेका छन् त्यस्तै कार्यक्रमलाई थप प्रभावकारी बनाउन त्रैमासिक रूपमा प्रविधियुक्त कक्षा सञ्चालन गर्ने आगामी वर्षमा थप बढी बजेट विनियोजन गर्नुपर्ने इन्टरनेटको व्यवस्था हुनुपर्ने गणित विज्ञान लेखा जस्ता विषयलाई पनि समेट्नुपर्ने विषय शिक्षकहरूलाई आवश्यक तालिम प्रदान गरी प्रविधिको उच्चतम प्रयोग मार्फत शिक्षण गर्ने वातावरण सृजना गर्ने गाउँपालिकाभित्रका विषय शिक्षकहरू बीच अन्तर्क्रिया कार्यक्रम राख्नुपर्ने सुझाव दिएका छन् प्रविधि सहितको कक्षा शिक्षण अति राम्रो र प्रभावकारी तथा दिगो हुने शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक देवीदत्त पौडेल बाल विकास आधारभूत विद्यालयका नेपाली विशेष शिक्षक युवराज नेउपाने धल्लु लिउवा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक एमबहादुर विकले बताउनुभयो त्यस्तै बाल विकास आधारभूत विद्यालयका कक्षा सातमा अध्ययनरत विद्यार्थी सङ्गीता सुनार सौरु बोहरा र अर्जुन सुनारले बुझ्न सजिलो भएको प्रविधिको प्रयोग निरन्तर भएमा सिकाइ क्षमतामा वृद्धि हुने र बढी ध्यान केन्द्रित हुने बताएका छन् भरेङ गाउँपालिकाको धुल्लु लिउवा माध्यमिक विद्यालयमा ओमबहादुर पुन र रूपनारायण शर्मा बाटाका चौरको शारदा माध्यमिक विद्यालय र बाल विकास आधारभूत विद्यालयमा कमल प्रसाद शर्मा र केशवराज छेत्रीले नमुना कक्षा शिक्षण गरिसक्नु भएको छ उक्त शिक्षण कार्यक्रम फागुन नौ गते सकिने सर्वोदय क्याम्पस प्रमुख फुल फुलकुमारी शर्माले बताउनुभयो कार्यक्रमका लागि गाउँपालिकाले पचास हजार रकम विनियोजन गरेको छ यस कार्यक्रमलाई अझ थप प्रभावकारी बनाउन विद्यालयका शिक्षक व्यवस्थापन समिति र विद्यार्थीका भनाइअनुसार मासिक रूपमा सबै विषयलाई समेटेर कक्षा छदेखि दससम्म नै प्रविधि मैत्री कक्षा सञ्चालन गर्नुपर्ने देखिन्छ यस गाउँपालिकाले आगामी वर्षहरूमा निरन्तरता दिँदै प्रविधि मैत्री शिक्षण गर्नेतर्फ जोड दिएमा पक्कै शिक्षण सिकाइमा परिवर्तन नआउला भन्न सकिँदैन विविध खबरसँगै साँझ सात बजेको गलकुट खबरका मे अन्तमा छ अन्तमा शीर्ष खबर पुनः एकपटक संसद विघटन नेपाली जनतालाई कुनै पनि हालतमा मार्ने नहुने राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको भनाई गण्डकी प्रदेश प्रथम मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल छनौट प्रतियोगिता सम्पन्न जय सन्तुचीमा प्राथमिक विद्यालयको उन्चालिसौँ वार्षिक उत्सव सम्पन्न बडीगाडकी गर्भवतीको हेलिकप्टरद्वारा उद्धार रड हुर्पाटन र गाजा क्षेत्रमा भारी हिमपात जनजीवन कष्टकर स्थानीय किसान उत्साहित बरेङमा प्राध्यापक नमुना कक्षा शिक्षण प्रभावकारी बन्दै यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुट खबरमा खबरक्रम सकियो समाचार कक्षबाट हामी सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुट सुन्दै गर्नुहोस् नमस्कार